एमालेको नौ महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी नेपाल र ओलीद्वारा अध्यक्ष पदका लागि मनोनयन दर्ता सहित पाँच उपाध्यक्ष एक महासचिव दुई उपमहासचिव र पाँच सचिव छनौट हुने सरकारद्वारा नयाँ आर्थिक वर्षको बजेट आगामी उनातिस गते सार्वजनिक गर्ने तयारी कुल ग्रास्त उत्पादन पाँच दशमलव दुई प्रतिशतले बढ़्यो चितवनमा आज भएका छुट्टा छुट्टै दुई दुर्घटनामा दुईको मृत्यु दुई घाइते हमास विरूद्ध हवाई कारवाही बढ़ाउने इजरायलका प्रधानमन्त्री नेता नुहालको प्रतिबद्धता भारतमा आर्थिक वर्ष सन् दुई हजार चौध पन्ध्रको वार्षिक बजेट सार्वजनिक हुँदै र ब्राजिलमा जारी विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र जर्मनी फिर्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच गाहसको विकाससँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता अर्यालसँगै सुजिता हमालको समाचार विस्तारमा सरकारको नयाँ आर्थिक वर्षको बजेट आगामी उनातिस गते आइतबार सार्वजनिक हुने भएको छ असार उनातिस गते संविधान सभा भवन नयाँ बानेश्वरमा बस्ने व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्री डाक्टर रामशरण महतले बजेट घोषणा गर्नुहुने भएको छ बजेट घोषणा हुने दिन दिउँसो चार बजे अगाडि नै बैठक कक्षमा प्रवेश गर्न सभामुख सुभाष चन्द्र नेगमाङले सभासदहरूसँग आग्रह गर्नु भएको छ केही दिन अगाडि घोषणा गरिएको सरकारको नीति तथा कार्यक्रममा केही थपघट गरी बजेट बनाइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ स्रोतका अनुसार अहिलेसम्म बजेटका केही प्राविधिक काम बाहेक अरू सबै काम सम्पन्न भइसकेको छ आगामी बजेट करिब छ खर्ब हाराहारीको हुने बताइएको छ सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पनि आज सार्वजनिक गरेको छ आजको व्यवस्थापिका संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरिएको हो आर्थिक सर्वेक्षण अनुसार मुलुकको कुल गार्हस्थ उत्पादन जीडीपी अर्थात आर्थिक वृद्धि दर पाँच दशमलव दुई प्रतिशतले बढ़ेको देखाइएको छ मौसमी अनुकूलता लगानीको वातावरणमा सुधार तथा समयमै बजेट आएका कारण आर्थिक वृद्धि दर उच्च भएको सर्वेक्षणमा उल्लेख गरिएको छ सरकारले यो वर्ष पाँच प्रतिशतको हाराहारीमा कुल गार्हस्थ उत्पादन बढ्ने प्रक्षेपण गरेको थियो चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर छ वर्ष यताकै उच्च अनुमान गरिएको छ चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रमा कृषि र उद्योगको योगदान घटेको छ भने सेवातर्फको योगदान बढेको छ अघिल्लो वर्ष आर्थिक वृद्धि दर तीन दशमलव पाँच प्रतिशतको हाराहारीमा मात्रै रहेको थियो मुलुकको समग्र आय भने दुई खर्ब एकसठी अर्ब रूपैयाँले बढेको जनाइएको छ कुल राष्ट्रिय आय भने प्रचलित मूल्यमा उन्नाइस खर्ब छैसठी अर्ब सात करोड़ रूपैयाँ पुगेको प्रक्षेपण गरिएको छ प्रधानमन्त्री सुशील कोइलाको अन्तिम रेडियोथेरापी पनि सकिएको छ नेपाली समयअनुसार गई राती प्रधानमन्त्रीको अन्तिम रेडियोथेरापी सकिएको सँगै रहनुभएका प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले जानकारी दिनुभयो अब केही दिनको आरम्भपछि प्रधानमन्त्री कोइरला स्वदेश फर्कने हुने बताइएको छ तर मिति भने तय भइ नसकेको योगीले जानकारी दिनुभयो रेडियोथेरापी पछि प्रधानमन्त्रीको स्वास्थ्य राम्रो हुँदै गएको उहाँले जानकारी दिनुभयो फोक्सोमा दाग देखिएपछि उहाँ असार दुई गते उपचारका लागि अमेरिका सानु भएको हो काठमाडौँमा जारी नेकपा एमालेको नौ महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी माधव कुमार नेपाल र केपी शर्मा ओलीले अध्यक्ष पदका लागि आफ्नो मनोनयन दर्ता गराउनु भएको छ वरिष्ठ नेता नेपालको प्रस्तावकमा नितेश चन्दन मिश्र र समर्थकमा राजकुमार भट्टराई रहनु भएको छ त्यस्तै गरी ओलीको प्रस्तावकमा कृष्ण गोपाल श्रेष्ठ तथा समर्थकमा राजन भट्टराई रहनु भएको छ विधान संशोधनपछि थप भएको पदसंख्या अनुसार दुवै पक्षले पाँच उपाध्यक्ष पाँच सचिव र तीन उप मनोनयन दर्ता गराएका छन् हिजोको बन्द सत्र मन्त्रालयले विधान संशोधन प्रस्ताव पारित गरेपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू भएको हो निर्वाचन समितिले यसअघि दुई हजार प्रतिनिधि रहेको मतदाता नामावली सार्वजनिक गर्दै निर्वाचन तालिका जारी गरेको थियो उम्मेद्वारी मनोनयनका लागि आज बिहान दस बजेदेखि दुई बजेसम्मका लागि समय छुट्याइएको थियो भने उम्मेद्वारहरूको अन्तिम नामावली आज साँझ सात बजे प्रकाशित हुने बताइएको छ आज सबै मनोनयन प्रक्रिया सकिएपछि भोलिबाट मतदान शुरू हुने बताइएको छ अग्रगामी संविधान निर्माणको लागि भन्दै मोर्चाबन्दी गरेका दलहरूको संयुक्त मोर्चा आज घोषणा गर्ने विषयमा अहिले छलफल भइरहेको छ एकीकृत नेकपा माओवादी सहितका मधेसवादी दलहरूको मंगलबार बसेको बैठकले मोर्चाबन्दी गर्ने निर्णय गर्दै आज संयुक्त मोर्चा घोषणा गर्ने निर्णय गरे अनुसार छलफल शुरू भएको हो छलफलपछि आज पत्रकार सम्मेलन मार्फत औपचारिक मोर्चा घोषणा गर्ने बताइएको छ दुवै समूह विषयले काठमाडौँको त्रिपुरेश्वर स्थित ओल्ड ट्रेन सेन्टरमा छलफल सफल भइरहेको सद्भावनाका सह अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो संविधानमा पहिचानपछि धर्को मुद्दा सम्बोधन गर्न दबाव दिने उद्देश्यले एकीकृत माओवादीले मोर्चा एकीकृत माओवादीले बन्दीको पहल गरेको थियो मोर्चामा संविधान सभामा प्रतिनिधित्व गरेका मधेसवादी दलसहित संघीय समाजवादी पार्टी पनि सहभागी छ धानगर मुगली सड़क खण्डको घुमाउनेमा बिहान कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अन्य दुईजना घाइते भएका छन् काठमाडौँबाट नानगढतर्फ आउँदै गरेको बा नौ छ सात सात आठ आठ नम्बरको कार सड़कबाट झण्डै साठी मिटर तल खस्दा कारमा सवार काठमाडौँ धापासी बस्ने चालिस वर्षका बहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ त्यस्तै तनहुँ सप्तगण्डकी नगरपालिका दुई बस्ने तीस वर्षका कार चालक देवन थापा र सोही ठाउँ बस्ने उनातिस वर्षीय सुनिल वर्षौला घाइते भएका छन् उनीहरूको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ यस्तै चितवनकै कविलास दुई फतेरीमा आज दिउँसो भएको सवारी दुर्घटनामा तनहु पाँच देवघाटका बाइस वर्षीय दिनेश गुरुङको मृत्यु भएको छ मुगलिनबाट नानगढका लागि छुटेको पीबी शून्य दुई सीसी सात एक आठ आठ नम्बरको गुडिरहेको इन्डियन आइसर ट्रकमा झुन्डिन खोज्दा लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो दुर्घटनापछि फरार रहेका ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको प्रहरी चौकी जुगेडीका प्रहरी हवलदार रामप्रसाद पन्तले जानकारी दिनुभयो आगामी साउनदेखि सिद्धार्थ यातायात व्यवसाय समिति भैरवाले बीस वर्षे पुराना जीपहरू हटाउने भएको छ सरकारले नै बीस वर्ष पुराना गाड़ी हटाउने निर्णय गरिसकेको अवस्थामा आफूले उक्त नियमको कडाईका साथ पालना गराउँदै साउन एक गतेबाटै चल्न नदिने निर्णय गरेको समितिका अध्यक्ष दीपक राज शर्माले बताउनुभयो समितिका अध्यक्ष शर्माले विक्रमसम्म दुई हजार त्रिसठी मे प्रत्येक वर्ष पाँचवटा जेट विस्थापित गर्ने निर्णय भए पनि सुबारी धनीहरू विस्थापित गराउन पुराना सेवा लिएर नआएपछि एकै पटक हटाउने निर्णयमा पुगेको जानकारी दिनुभयो सरकारले लुम्बिनीलाई पर्यटन केन्द्रका रूपमा राखेर पुराना सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेपछि सिद्धार्थ यातायात व्यवसाय समिति पनि पुराना जीपहरू विस्थापित गरी सुविधायुक्त सवारी साधन भित्राउने योजना अनुसार अगाडि बढ़ेको हो समितिमा झण्डै छ करोड़ बराबरका एक सय पचासवटा पुराना जीप संचालनमा छन् यी सवारी हटाएपछि नयाँ सवारी ल्याउँदा समितिले पर्यटन व्यवसायको मागलाई समेत सम्बोधन गर्ने गरी सुविधायुक्त स्तरीय सवारी साधन भित्राउने भएको छ पर्यटन व्यवसायीहरूले साना सुविधायुक्त हरियो नम्बर प्लेटका सवारी साधन सञ्चालन हुनुपर्ने माग गर्दै आएका छनृ नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि सहयोग आदान प्रदान गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघबीच सहकार्य हुने भएको छ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुभाष निरौला र महासंघका अध्यक्ष अमृत भुजेलले एक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ पाँच वर्ष समझदारी अनुरूप पर्यटन प्रवर्धनका लागि व्यवसायीको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम अभिमुखीकरण बजारीकरण प्रवर्धन लगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ त्यस्तै नेपाल पर्यटन बोर्डले स्थानीय तहमा गर्ने अन्य किसिमका पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रमहरूमा होटल व्यवसायी महासंघले सहयोग र समन्वय गर्ने पर्यटकलाई बढ़ी सेवा र सुविधा दिने बारेमा समन्वय गर्ने अन्तर्राष्ट्रिय क्षेत्र र आन्तरिक रूपमा पर्यटन प्रवर्धनका लागि प्रचार प्रसार पर्यटन मेलाको संयुक्त रूपमा आयोजना गर्न दश बुँदे समझदारी कायम भएको छ राम्रो कार्य सम्पादन पेस्की दिने प्रणालीको अन्त्य बेरुजी दर कम लगायतका धेरै काम पारदर्शी ढंगले अगाडि बढ़ाएको भन्दै जिल्ला विकास समिति नलप्रासीले न्यूनतम शर्त मापन समेत पूरा गरेकाले सर्वोत्कृष्ट जिल्ला विकास समितिका रूपमा पुरस्कृत जिल्ला विकास समितिका समिति रूपका रूपमा पुरस्कृत भएको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्दिष्ट गरेको सबै मापदण्ड पूरा गरेको र सर्वोत्कृष्ट पचहत्तर अंक प्राप्त गरेको आधारमा जिल्ला विकास समिति नलप्रासीले थप पच्चीस प्रतिशत अनुदान समेत प्राप्त गर्ने गरी देशकै सर्वोत्कृष्ट जिल्ला विकास समितिका रूपमा छनौट भएको स्थानीय विकास अधिकारी रामुराज कडेरियाले बताउनुभयो नलप्रासी जिल्ला विकास समितिले मन्त्रालयका सबै मापदण्ड पूरा गरेको गत वर्ष न्यूनतम शर्त मापदण्ड पुरा गरेकोमा एकहत्तर अङ्क प्राप्त गरेकोमा यो वर्ष अझ उत्कृष्ट गरेको आधारमा पचहत्तर अङ्क जीविसले प्राप्त गरेको र यो अङ्क देशकै पचहत्तर जिल्ला विकास समिति मध्येकै उत्कृष्ट अङ्क रहेको जिल्ला विकास समिति नवलप्रासीका लेखाधिकृत सुमन मरासिनीले बताउनुभयो जिल्ला विकास समिति नवलप्रासीमा स्थानीय विकास अधिकारीका रूपमा आउनुभन्दा अगाडि जीविसको बेरुजी र पेस्की गरी झण्डेरो अठाइस करोड़ बढ़ी रहेकोमा दुई वर्षभित्रै बेरुजी र पेस्की गरी पचहत्तर सतहत्तर करोड़ बढी फरचोट गरिसकेको र अब तीन करोड़ मात्र पेस्की र बेरुची बाँकी रहेको र त्यो पनि चाँडोभन्दा चाँडो गरिने स्थानीय विकास अधिकारी रामुराज कडेरियाले बताउनुभयो स्थानीय विकास अधिकारी कडेरियाका अनुसार जिल्ला विकास समितिलाई उत्कृष्ट जीविसका रूपमा अघि बढ़ाउन लागेको लागि परेको बताउँदै पेस्की र बेरोजी शून्यमा छाने अभियान सञ्चालन गरिएको र यसका कारण पनि जीविस नरप्रासे उत्कृष्ट भएको हो वहाँले जीविसमा हुने गरेका आर्थिक सल्केल अनियमितता जस्ता भ्रष्ट प्रवृत्तिको अन्त्य गर्दै जीविसले सुशासनका काम अगाडि बढ़ाएको विकास निर्माणमा तीव्र अनुगमन पारदर्शिता जवाबदेता र निगरानीलाई अगाडि बढ़ाएको बताउनुभयो यसैबीच न्यूनतम शर्त पूरा नगरेका जिल्लाका एघार गाविस फेल भएका छन् देउराली अर्खला प्रतापपुर कड़रिया सुमनी गेमी, कुस्मा हरपुर अमरटन बन्जरिया र शुक्रौली गाविसले न्यूनतम शर्त मापन समेत पूरा नगरेकाले ती गाविसमा आगामी वर्ष प्राप्त हुने अनुदानमा पच्चीस प्रतिशत विकास योजनाको रकम कटौती हुने जिल्ला विकास समिति नलप्रासीका लेखाधिकृत सुमन मरासिनेले बताउनुभयो नलप्रासी जिल्ला विकास समितिले असारको अन्तिममा रकमान्तर गर्ने राजनीतिक दलको दबावलाई समेत व्यवस्था गर्दै त्यसरी वितरण हुने रकमले विकास निर्माण भन्दा गल्ती भने काम हुने भएकाले वितरण बन्द गरेपछि जीविसप्रति जनताको असर प्रभाव बढ़ेको जनाइएको छ पशुगाउँ गाविस सिद्धिका पन्ध्रजना बालबालिकालाई गैर कानूनी रूपमा भारत लगिएको भन्दै प्रहरीमा मुद्दा परेको छ जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत नवीन चन्द्र घिमिरेले सिद्धिका जो एन प्रसाद गुरूङ लगायतका विरूद्ध प्रहरीमा जाहेरी दिनु भएको छ प्रहरीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण एन दुई हजार चौसठी अन्तर्गत घटनाको अनुसन्धान शुरू गरेको प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिनुभएको छ प्रहरीले कास्कीबाट उद्धार गरिएका बालिकासँग बयान लिएर जिल्ला अदालतबाट प्रमाणित समेत गरे गरेको छ बयान प्रमाणित गरेपछि बाल बालिकालाई प्रहरीले खोजेको समयमा उपस्थित गराउने गरी अभिभावकको जिम्मा लगाएको छ अभिभावकले बालबालिका लिएर घर गएका छन् गएको बिहिबार अभिभावक बिना नै रातिको समयमा भारत जाँदै गरेका पन्ध्रजना बाल बालिकालाई कास्की लेखनाथको लेखनाथ डाँडाको नाग प्रहरी चौकीले उद्धार गरेको हो उद्धार गरिएका बाल बालिकालाई बाल हेल्पलाइन पोखराले जिल्ला बाल कल्याण समिति लमजुङमा पठाएको थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो निरक्षरता उन्मूलनको लागि सरकारले गरिरहेको प्रयासप्रति तपाईँ के भन्नुहुन्छ यी पहिले भन्दा धेरै राम्रो बी हात्तीको देखाउने दाँत मात्र सी गाउँमा साक्षरता अभियान पुग्ने बाँकी छ तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए पहिले भन्दा धेरै राम्रो भनेमा उनातिस प्रतिशत बी हात्तीको देखाउने दाँत मात्र भन्नेमा पच्चीस प्रतिशत सी गाउँमा साक्षरता अभियान पुग्ने बाँकी छ भन्नेमा छयालिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ सरकारले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 बताउनु भएको छ मोदी नेतृत्वको सरकारले ल्याएको यो बजेटबाट भारतीय जनताले पनि ठूलो आशा राखेको भारतीय संचार माध्यमले जनाएका छन् प्रस्तुत बजेटमा कृषि शिक्षा यातायातका क्षेत्र प्राथमिकतामा राखिएका छन् यस वर्षको बजेटमा भारतले विदेशी लगानीलाई छब्बीस प्रतिशतबाट बढाएर उनपचास पचास प्रतिशत पुर्याउने अर्थमन्त्री जेटलीले बताउनु भएको छ त्यस्तै घरेलु तथा साना उद्योगको विकासका लागि दस हजार करोड़ विनियोजन गरिएको छ सरकारले सम्भव भएसम्म चौबिस घण्टा नै बिजुली उपलब्ध गराउने जनाएको छ भारत र पाकिस्तान बीच चल्दै आएको काश्मीरी सीमा विवादबाट विस्थापित भएकाहरूका लागि पाँच करोड़ छुट्याइएको छ भने राष्ट्रिय राजमार्गको निर्माणका लागि सैतिस हजार करोड़ भन्दा बढ़ी बजेट विनियोजन गरिएको छ त्यस्तै पाँच लाख भूमिहीन किसानलाई आर्थिक सहयोग दूषित नदीको सरसफाई लगायतका सामाजिक क्षेत्रमा पनि उल्लेख्य बजेट विनियोजन गरिएको छ पछिल्लो समय राष्ट्रिय र सीमा सुरक्षाबारे चासो राख्दै आएको भारतले सुरक्षा क्षेत्रका लागि दुई लाख उनातिस हजार करोड़ रकम विनियोजन गरेको छ बढ़दो ग्यास अभाव कम गर्न पन्ध्र हजार किलोमिटर अतिरिक्त ग्यास पाइपलाइन बिछ्याउने र कृषि क्षेत्रको विकासका लागि अनुदान सहित कृषकहरूलाई ऋण वितरणका लागि आठ लाख करोड़ उपलब्ध गराउने पनि बजेटमा उल्लेख गरिएको छ बजेट प्रस्तुत गर्ने क्रम अहिले पनि जारी छ इजरायलका प्रधानमन्त्री मेना नेता न्याहोले गाँजा क्षेत्रमा जारी प्यालेस्टाइनी हमास समूह विरूद्धको आक्रमणलाई थप तीव्र पार्ने प्रतिबद्धता जनाएका छन् सुरक्षा प्रमुखहरूसँगको बैठकपछि बोल्दै उहाँले हमास विरूद्ध हवाई कार्यवाही बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो नेता नुहाले इजरायलमाथि प्यालेस्तानीय उग्रवादी समूह हमासले गरेको रकेट आक्रमणप्रति आपत्ति जनाउँदै हमासले अब महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ हिजो मात्र हमासले इजरायलको आकाशमा बयासीवटा रकेट आक्रमण गरेको बताइएको छ त्यसको बदलास्वरूप इजरायली सेनाले गाँजा क्षेत्रमा गरेको रकेट आक्रमणमा पचासजना भन्दा बढ़ी प्यालेस्टानी मारिएको समाचारमा जनाइएको छ यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव वान के कारणले इजरायल र प्यालेस्टाइन बीचको शत्रुताको अन्त्य गर्न दुवै पक्षलाई आग्रह गर्नुभएको छ अब खेल समाचार ब्राजिलमा जारी विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र जर्मनी भिड्ने भएका छन् आज बिहान सकिएको खेलमा नेदरल्याण्डसलाई पेनाल्टी सुट आउटमा चार दुई गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले जर्मनसँगको उपाधि भिडन्त पक्का बनाएको हो उपाधि भिडन्त आइतबार हुनेछ सेमी फाइनलमा पराजित भएका नेदरल्याण्ड्स र ब्राजिल तेस्रो स्थानका लागि शनिबार खेल्ने भएका छन् अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित र थपिएको समयमा पनि दुवै पक्षबाट गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट निकालिएको थियो पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका किपर सर्जियो रोमेरो नायक साबित भए उनले नेदरल्याण्डसका दुईवटा प्रहारलाई उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई चौबिस वर्षपछि फाइनलमा प्रवेश गराउन सफल भएका हुन् साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको नौ महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी नेपाल र ओलीद्वारा अध्यक्ष पदका लागि मनोनयन दर्ता सहित पाँच उपाध्यक्ष एक महासचिव दुई उपमहासचिव र पाँच सचिव छनौट हुने सरकारद्वारा नयाँ आर्थिक वर्षको बजेट आगामी उनातिस गते सार्वजनिक गर्ने तयारी कुल ग्रास उत्पादन पाँच दशमलव दुई प्रतिशतले बढ्यो चितवनमा आज भएका छुट्टा छुट्टै दुर्घटनामा दुईको मृत्यु दुई घाइते हमास विरूद्ध हवाई कारवाही बढ़ाउने इजरायलका प्रधानमन्त्री नेता नोहालको प्रतिबद्धता भारतमा आर्थिक वर्ष सन् दुई हजार चौध पन्ध्रको वार्षिक बजेट सार्वजनिक हुँदै र ब्राजिलमा जारी विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र जर्मनी फिर्ने अवस्था साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनिता अर्याल र सुजिता हमाल बिदा हुन्छौ नमस्कार Thank you. यस अर्पण बुलेटिनको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी खनिज बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The Next Education Consultancy राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ next education consultancy private limited line Narayangadh phone लागि सुन्नु हजुर सुन्नु हजुर छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरस जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने